साहित्य मनोरञ्जन र सङ्गीतको मनै छुने सु यो रेडियो बन्दी दुई आँखी भौँ त तयार छन् तरबार पो किन चाहियो दुई आँखी भौँ त तयार छन् तरबार पो किन चाहियो तिमी आफू मालिक भइगयो सरकार पो किन चाहियो दुई आँखी भौँ त तयार छन् तरबार पो किन चाहियो तपाईँका सुन्दर गजल सङ्घको सामिप्यता अनि मधुर साङ्गीतिक गजल आवाज सङ्घको निकटता कार्यक्रम गजल प्रहर तिम्रो तस्बिर छुँदै थियो बिन्ती उसलाई नभनिदेऊ तिम्रो तस्बिर छुँदै थियो बिन्ती उसलाई नभनिदेऊ तिमीलाई सम्झिरहँदै रुँदै थियो बिन्ती उसलाई नभनिदेऊ तिम्रो तस्बिर छुँदै थियो बिन्ती उसलाई नभनिदेऊ तिमीलाई सम्झिरुँदै थियो बिन्ती उसलाई नभनिदेऊ दुई आत्माको मिलन टुट्दा सम्बन्धको नाता छुट्दा दुई आत्माको मिलन टुट्दा सम्बन्धको नाता छुट्दा पागल जस्तै हुँदै थियो बिन्ती उसलाई नभनिदेऊ तिम्रो तस्विर छुँदै थियो बिन्ती उसलाई नभनिदेऊ हजुर रेडियो बन्दीपुर अठासी थप्ला आठ घर सुनेर बस्नुहुने तपाईँ सम्पूर्ण साहित्यिक मित्रहरूमा यो चिसो चिसो मौसमसँगै न्यानो न्यानो स्वागत छ तपाईँ सम्पूर्णलाई कार्यक्रम गजल प्रहरमा गजल प्रहरको आजको यस नवीन श्रृङ्खलामा पनि हामी उपस्थित भइसकेका छौँ यतिखेर तपाईँ हामीलाई सुन्न सक्नुहुन्छ इन्टरनेट अनलाइनमा W W dot radio Bandipur dot org मार्फत तपाईँले संसारभर हामीलाई जुनसुकै कुनामा रहेर पनि सुन्न सक्नुहुन्छ यो कार्यक्रम गजल प्रहर गजल प्रहर आउने गर्छ हरेक हप्ताको बिहिबार बिबिसी लन्डनको नेपाली सेवा पछाडि हामी लगभग दस बजीसम्म हामी उपस्थित हुने गर्छौँ र यस समयमा हामी तपाईँका सिर्जनाहरूलाई भाषण गर्ने गर्दछौँ आज पनि तपाईँको सिर्जनाहरूको साथमा तपाईँका गज गजलका कोसिलीहरूसँग बयली खेल्नको लागि म अमृत उपस्थित भइसकेको छु भने यतिखेर मलाई प्राविधिक रूपमा रहेर साथ दिइराख्नु भएको छ सहकर्मी विष्णुजीले कार्यक्रम गजल प्रहरमा तपाईँ पनि आफ्ना सिर्जनाहरू पठाउन सक्नुहुन्छ तपाईँले हामीलाई फेसबुक पेज गजल प्रहरमा तपाईँले त्यहाँ पठाउनु भयो भने पनि हामीले तपाईँका गजलहरूलाई प्राप्त गर्नेछौँ तपाईँका गजलहरूलाई हामी कार्यक्रममा समावेश गर्ने गर्छौँ त्यसो त तपाईँले रेडियो बन्द प्रकाशित ब्लाट मेगाहर्सको ठेगानामासम्म पनि आइपुग्ने गरी पठाउनु भयो भने पनि तपाईँका ती गजलहरूलाई हामी अवश्य पनि कार्यक्रममा समावेश गर्ने गर्छौँ कार्यक्रमको सुरुवातमा म एउटा तपाईँलाई सुमधुर साङ्गीतिक आवाज राख्न चाहन्छु त्यस पछाडि तपाईँका गजलका साथमा म आउनेछु कार्यक्रम सुन्दै गर्नुहोला गजल थियो सुमधुर साङ्गीतिक आवाजमा साँच्चै हो जब साँझ पर्छ अनि आफ्नो प्रेमी वा प्रेमिकालाई भेट्दा कतिको मजा हुन्छ कतिको आनन्द हुन्छ त्यो त अवश्य पनि तपाईँलाई थाहा पक्कै भएकै छ होला खैर हामीले यो सुमधुर साङ्गीतिक आवाज सुन्यौँ र अब भने म कार्यक्रममा तपाईँका गजललाई लिन चाहन्छु यतिखेर एउटा गजललाई लिन चाहन्छु म चाहन्छु म चाहन्छु भुल्न तिमीलाई याद बनेर नआऊ चाहन्छु भुल्न तिमीलाई याद बनेर नआऊ गोरेटो बन्द गरेछु बाटो खनेर नआऊ चाहन्छु भुल्न तिमीलाई याद बनेर नआऊ गोरेटो बन्द गरेछु बाटो खनेर नआऊ पाहुना भन्ने तिमीलाई अब आशा नै सिलायो पाउला भन्ने तिमीलाई अब आसनी सिलायो गल्ती भो एकपटकलाई भनेर नाउ गोरेटो बन्द गरेछु बाटो खनेर नाउ मरेर पनि हुँदैन टाढा भन्थ्यौ तिमीले मरेर पनि हुँदिन टाढा भनिथ्यो तिमीले छोडेर साथ गएर फेरि मनेर नआऊ सहन्छु बुन्न तिमीलाई याद बनेर नआऊ मानिस हेर मरेर पनि के नै पोलान्छन् र मानिस हेर मरेर पनि के नै पोलान्छन् र छैन है हुरी धेरैको भन्दै सरेर नआऊ चाहन्छु भुल्न तिमीलाई याद बनेर नआऊ गोरेटो बन्द गरेछु बाटो खनेर नआऊ हजुर मैले यो कसलाई भाषण गरिसकेको छु कार्यक्रमको सुरुवातमा यो समुद्र साङ्गीतिक आवाज पछाडिको यो गजललाई मैले भाषण गरिसकेको छु हामी रहेका छौँ कार्यक्रम गजल प्रहरमा हामी तपाईँका यस्तै यस्तै सृजनशील सिर्जना तपाईँका सिर्जनाहरू हामीले भाषण गर्ने गर्छौँ तपाईँका गजलहरूलाई हामी कार्यक्रममा समावेश गर्ने गर्छौँ यो समयमा तपाईँसँग पनि गजल हुन सक्छन् तपाईँका सिर्जनाहरू तपाईँका गजल रूपी सिर्जनाहरू हुन सक्छन् ती सिर्जनाहरूलाई हामी अवश्य पनि तपाईँको ती गजलहरूलाई कार्यक्रममा स्थान दिनेछौँ तपाईँ पठाउन सक्नुहुन्छ हामीलाई कार्यक्रमको सबैभन्दा सजिलो माध्यम फेसबुकमा फेसबुक पेजमा तपाईँले आफ्नो गजलहरूलाई पठाउन सक्नुहुन्छ हामीले त्यहाँ फेसबुक पेजमा गजल प्रहरमा भेटाउन सक्नुहुन्छ त्यहाँ तपाईँले आफ्ना गजलहरूलाई समावेश गर्नुभयो भने पनि हामी तपाईँका ती गजलहरूलाई अवश्य पनि स्थान दिनेछौँ कार्यक्रमको यो समयमा फेरि अर्को एउटा गजललाई लिन चाहन्छु म यो गजललाई लेख्नु भएको छ हरिसिंह मुस्कानले उहाँको गजल रहेको छ कसम खायो सँगै बस्ने फसाएर गयो सानो कसम खायो सँगै बस्ने फसाएर गयो सानो मलाई छोडी अन्त्य घर बसाएर गयो सानो कसम खायौ सँगै बस्ने फसाएर गयो सानो मलाई छोडी अन्तै घर बसाएर गयो सानो साहेको थिए मन अनि दिलभित्र सधैँ राख्न साएको थिएँ मन अनि दिलभित्र सधैँ राख्न मुटुको कुना तिखो काँडा फसाएर गयो सानो कसम खायो सँगै बस्ने फसाएर गयो सानो मनकी रानी ठानी अनि जिन्दगी सारा सुम्पे मनकी रानी ठानी अनि जिन्दगी सारा सुम्पे बिसको प्याला बनी जिउ डसाएर गयौ सानो मलाई छोडी अन्तै घर बसाएर गयो सानो हातमा हात राखी खोला बाढीसँगै तर्ने भने हातमा हात राखी खोला बाढीसँगै तर्ने भने साउने भेल माथि एक्लै धसाएर गयो सानो मलाई छोडी अन्तै घर बसाएर गयो सानो भने कि थियो अरू सामु जीवनको साथी मेरो भनेकी कि थियो अरू सामु जीवनको साथी मेरो दुनियाँ सारा सबै माझ हसा हँसाएर गयो सानो कसम खायो सँगै बस्ने फसाएर गयो सानो मलाई छोडी अन्तै घर बसाएर गयो सानो हजुर कसम खायो सँगै बस्ने फसाएर खायो हजुर मैले यो गसल लिएको थिएँ गसलकार मुस्कानजीको हरि सिंह मुस्कानजीको यो कसैलाई मैले लिएको थिएँ हामी कार्यक्रममा तपाईँलाई यही सुमधुर साङ्गीतिक आवाजहरू पनि राखिराखेका छौँ सँगै हामीले तपाईँका गजलहरूलाई पनि कार्यक्रममा भाषण गरिराखेका छौँ यतिखेर विष्णुजीको सङ्केत रहेको छ एकैछिन व्यावसायिक विश्राम लिनुपर्छ भने हुन्छ हामी एकैछिन विश्राम लिन्छौँ त्यस पछाडि तपाईँका गजलका साथमा फेरि पनि आउनेछौँ कार्यक्रम गजल प्रहर सुन्दै गर्नुहोला सूचना सङ्गीत र मनोरञ्जनको खानी पहाड रानी रेडियो बन्दीपुर अठासी थोप्लो आठ मेगा खै खैले छोरी ती पुराना थोत्रा कपडाहरू होइन आमा के गर्नु लाउनु भा यसलाई खुलाउन थाल्ने हेर यत्रो पडेकी भएर कस्तो कुरा गरे कि खोलामा फाल्दा खोला फोहोर हुन्छ भनेर थाहा छैन यी कपडाहरूलाई मनकामना कपास उद्योग डुम्रोमा लाने हो र प्रशोधन गरी नयाँ सिरप डस्न र सिरानी बनाएर ल्याउने हो हजुर हामी कहाँ पुराना कपडाहरूलाई प्रशोधन गरी कपास बनाई नयाँ सिरप डस्न सिरानी आदि बनाइन्छ साथै कपास उत्पादन गरी होलसेल रेटमा बिक्री गरिन्छ मनोकामना कपास उद्योग पुरानो फिल्म हल अगाडि बन्दीपुर चार डुम्रे बजार तनहु सम्पर्क अन्ठानब्बे एकचालिस शून्य शून्य दस पन्चानब्बे र अन्ठानब्बे शून्य पैँसठी शून्य शून्य तिन सय पैँसठी सामसुङ नोकिया मोटरवाला ब्ल्याकबेरी एमजिबी आइफोन एलजी माइक्रोम्याक्स कार्बन स्पाई सबै ब्रान्डका मोबाइल सबैभन्दा सस्तो मूल्यमा न त महँगो पर्ने डर न त नक्कली नै हुने डर पन्ध्र महिना वारेन्टी हुने एक पसल Namaste mobile mania original mobile किन्दा टु देखि एट जीबीसम्मको memory card free download free घडी फ्री मोबाइल मर्मत एक्सचेन्ज रिचार्ज कार्डका साथै ब्रान्डेड घडीहरू एक वर्षको वारेन्टीका साथ होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ नमस्ते मोबाइल मेनिया चन्द्रावती चोक डुम्रे बजार तनहुँ प्रोप्राइटर रामशरण करण बानिया फोन शून्य पैँसठी पाँच अस्सी एक सय छत्तिस मोबाइल अन्ठानब्बे चार साठी पचपन्न छ सय नौ नक्कलीदेखि सावधान एक वर्ष दुई वर्ष तिन वर्ष चार वर्ष पाँच वर्ष छ वर्ष सात वर्ष बाफ रे बाफ जस्ताको तस्तै तिरुपति पेन्ट्स हो नि साथी तिरुपति पेन्ट्स तिरुपति पेन्ट्स सात वर्ष वारेन्टी भएको नेपालको एक मात्र पेन्ट्स तिरुपति पेन्ट्सबाट उत्पादित Ruby deluxe galaxy paints beauty enamel तथा रोयल कोट ब्रान्डबाट परिचित अन्य गुणस्तरका enamel furniture enamel primer cement paint cement primer distemper royal coat international quality लगायतका गुणस्तरीय कलरहरू प्रयोग गरी ढुक्क हुनुहोस् गुणस्तर र मूल्यमा हामी सधैँ प्रतिबद्ध छौँ सम्पूर्ण हार्डवेयर पसलहरूमा तिरुपति पेन्ट्सका उत्पादनहरू उपलब्ध छन् साथै Tirupati paints Bandipur hardware suppliers लगायत गण्डकी धौलागिरी अञ्चलका हार्डवेयर पसलहरूमा पाउन सकिन्छ सम्पर्क विनोद न्यौपाने फोन शून्य एकसठी पाँच चौतिस छ सय दस उत्पादक तिरुपति पेन्ट्स भरतपुर चितवन थप जानकारीका लागि अन्ठानब्बे पाँच साठी एकतिस एक सय दस Instagram, likes, फलो pictures, युट्युबमा मेरो मेरो रेकर्ड बन्छ आफ्नो फोनमा चाहेको छु म bro cause I'm with Pro oh oh Forget all the cheap brands. Get the best Android for your door. Samsung Galaxy Star Pro. Be everywhere. वैदेशिक रोजगारको लागि सुवर्ण अवसर फ्री भिजा फ्री टिकट Saudi Arabia मुलुकको अखुबर सहर स्थित निस्मा एन्ड पार्टनर्स कम्पनीबाट एक सय चारजना नेपाली कामदारको माग भइ आएको छ जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला कामदारको पद हेल्पर माग संख्या पुरुष एक सय चारजना मासिक तलब एक्काइस हजार छ सय खाना बस्न फ्री डाइरेक्ट मेडिकल सम्पर्क life line overseas private limited Gangabu Kathmandu mobile Kumar Gurung अन्ठानब्बे पाँच एघार दस दुई सय उन्साठी सन्तानब्बे दुई पन्ध्र पचासी एक सय छ भुवन श्रेष्ठ अन्ठानब्बे चार दस बाहन्न दुई सय त्रिचालिस र सन्तानब्बे दुई बाह्र पचहत्तर एक सय चौरानब्बे उही डोलमा मसँग धान छ सुन किन्ने मन पनि छ कहाँ किन्ने होला लौ तँलाई त्यति पनि थाहा छैन डुम्रे बजारको चन्द्रवती चोकमा राखेको जयलक्ष्मी सुन चाँदी पसल छँदै छ नि त्यही जान अहिले चाहिँ डोलमाले राम्रो कुरा गर्यो है ल ल राम्रोसँग जा पैसा हराउला पोको कास हजुर फोर नाइन छापको शुद्ध सुनको कारोबार गर्ने चाँदी पसल जयलक्ष्मी चाँदी पसल डुम्रे बजार चन्द्रावती चोक कामना विकास बैङ्कको गेटैमा प्रोपाइटर हिमलाल विश्वकर्मा र लक्ष्मी विश्वकर्मा फोन शून्य पैँसठी पाँचसी दुई सय त्रिपन्न र अन्ठानब्बे चार बैसठी सोह्र पाँच सय पन्ध्र सूचना सङ्गीत र मनोरञ्जनको खानी पहाड रानी रेडियो बन्दीपुर अठासी थोप्ला आठ मेगा छोटो व्यावसायिक विश्रामपछि फेरि पनि स्वागत छ तपाईँ सम्पूर्णलाई कार्यक्रम गजल प्रहरमा गजल प्रहर आउने गर्छ हरेक हप्ताको बिहिबार बिबिसी लन्डनको नेपाली सेवा पछाडि हामी उपस्थित हुने गर्छौँ र यो समयमा हामी तपाईँका गजलहरूलाई भाषण गर्नेछौँ सँगै हामी तपाईँलाई सुमधुर साङ्गीतिक गजल आवाजहरूबाट पनि मनोरञ्जन दिने प्रयास गर्नेछौँ आज पनि हामी तपाईँका गजलहरूका साथमा उपस्थित भइसकेका छौँ मैले यो व्यावसायिक विश्रामभन्दा अगाडि दुईजना साथीहरूको गजल लाई मैले कार्यक्रममा भाषण गरिसकेको छु कार्यक्रममा थुप्रै साथीहरूले गजल पठाउनु भएको छ थुप्रै साथीहरूका गजलहरू रहेका छन् ती गजलहरूलाई हामी आजको यस कार्यक्रममा समेट्न नभ्याए तापनि नसके तापनि हामी तपाईँका ती गजलहरूलाई अन्य कार्यक्रमहरूमा पनि समेट्ने प्रयास गर्नेछौँ हामी कार्यक्रममा तपाईँका गजलहरूलाई भाषण गर्ने क्रममा अब अर्को एउटा गजललाई लिन चाहन्छु म दुईटा कुरा बारम्बार उस्तै उस्तै लाग्छ दुईटा कुरा बारम्बार उस्तै उस्तै लाग्छ जिन्दगी र कारागार उस्तै उस्तै लाग्छ दुईटा कुरा बारम्बार उस्तै उस्तै लाग्छ जिन्दगी र कारागार उस्तै उस्तै लाग्छ सधैँ चर्किनै खोज्ने सधैँ फुट्नै खोज्ने सधैँ चर्किनै खोज्ने सधैँ फुट्नै खोज्ने सिसा र मेरो निधार उस्तै उस्तै लाग्छ दुईटा कुरा बारम्बार उस्तै उस्तै लाग्छ भो नसोध्नुहोस् केही दुखेको दिललाई भो नसोध्नुहोस् केही दुखेको दिललाई ढुङ्गा र फुलको प्रहार उस्तै उस्तै लाग्छ जिन्दगी र कारागार उस्तै उस्तै लाग्छ भोकको पेटमा ज्यादा भरी पेटमा कम लाग्ने भोकको पेटमा ज्यादा भरी पेटमा भरी पेटमा कम लाग्ने मदिरा र सरकार उस्तै उस्तै लाग्छ दुईटा कुरा बारम्बार उस्तै उस्तै लाग्छ हरेक अनुहारमा देखिन्छ ताजा घटना हरेक अनुहारमा देखिन्छ ताजा घटना यहाँ मान्छे र समाचार उस्तै उस्तै लाग्छ जिन्दगी र कारागार उस्तै उस्तै लाग्छ आज भोलि मान्छेहरू यस्तो भन्छन् मलाई आज भोलि मान्छेहरू यस्तो भन्छन् मलाई जोगी र तेरो संसार उस्तै उस्तै लाग्छ दुईवटा कुरा बारम्बार उस्तै उस्तै लाग्छ जिन्दगी र कारागार उस्तै उस्तै लाग्छ हजुर दुईटा कुरा उस्तै उस्तै लाग्छ जिन्दगी र कारागार उस्तै उस्तै लाग्छ हजुर यो गजललाई मैले वाचन गरिसकेको छु हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ अब भने हामीसँग थोरै समय मात्र बाँकी रहेको छ यो समयमा ढिला नगरी एउटा गजललाई लिन चाहन्छु म यो गजललाई लेख्नुभएको छ सन्तोष गिरीले उहाँको गजल रहेको छ फुल अनि पातसँगै डालीमा नि खोजे फूल अनि पातसँगै डालीमानी खोजे अक्षता र फुलपातीको थालीमानी खोजे फूल अनि पातसँगै डालीमानी खोजे अक्षता र फुलपातीको थालीमानी खोजे तिम्रै यादमा कल्पिएर टोलाउँदै बस्दा तिम्रै यादमा कल्पिएर टोलाउँदै बस्दा शून्यतामा हराउँदै खालीमानी खोजे फूल अनि पातसँगै डालीमानी खोजे दया धर्म सत्य कतै भेटिन्छ कि भन्दै दया धर्म सत्य कतै भेटिन्छ कि भन्दै बैमानीको सहरमा जालीमानी खोजे अछेता र फुलपातीको थालीमानी खोजे सम्झौतामा आयु शान्ति अल मल्ल हुँदै सम्झौतामा आयु शान्ति अल मल्ल हुँदै बिर्स्यो कि बाटो भन्दै आलीमा खोजे फुल अनि पातसँगै डालीमानी खोजे बुद्धको त्यो महाबाडी सुन्छु कि त भन्दै बुद्धको त्यो महाबाडी सुन्छु कि त भन्दै आक्रोशमा निस्किएको गालीमा नि खोजे फुल अनि पातसँगै डालीमा नि खोजे शहीदको परिचय कस्तो हुन्छ कुन्नी शहीदको परिचय कस्तो हुन्छ कुन्नी बुझ्नलाई रगतको नालीमा नि खोजेँ फुल अनि पातसँगै डालीमा नि खोजेँ असेतारा फुलपातीको थालीमा नि खोजेँ सन्तोष गिरीको यो गजल रहेको थियो फुल अनि पातसँगै डालीमा नि खोजेँ हजुर यो गजललाई मैले भाषण गरिसकेको छु हामी रहेका छौँ कार्यक्रम गजल प्रहरमा अब भने कार्यक्रमको अन्त्यतिर पनि हामी आइसकेका छौँ अब भने छुट्टिनुपर्छ भन्ने सङ्केत मिलेको मिलेको छ एउटा गजल पढ्ने मन थियो तर के गर्ने हामीसँग तपाईँको ती थुप्रै गजलहरूलाई हामीले कार्यक्रमको यो समयमा वाचन गर्न सकेनौँ अब भने हामी बिदा लिनुपर्ने बेला भइसकेको छ यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ र तपाईँ आफ्नो गजलहरू आफ्नै आवाजमा वाचन गर्न चाहनुहुन्छ भने पनि तपाईँ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ हाम्रो अफलाइन नम्बर शून्य पैँसठी पाँच असी तिन सय बैसठी र पाँच असी तिन सय बिस अफलाइनमा तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ अनि आफ्नो नाम ठेगाना टिपाउन सक्नुहुन्छ क्रमैसँग हामी तपाईँलाई हामी कार्यक्रममा समावेश गर्ने प्रयास गर्नेछौँ त्यसो त तपाईँ आफ्ना गजलहरूलाई पनि हामी समक्ष पठाउन सक्नुहुन्छ तपाईँले हामीलाई रेडियो बन्धुरा अठासी थोप्ला आठ मेगाहर्सको ठेगानामा र त्यसै गरी हामीलाई हाम्रो फेसबुक पेजमा तपाईँले आफ्नो गजलहरूलाई पठाउन सक्नुहुन्छ तपाईँले हाम्रो गजल प्रहरको फेसबुक पेज गजल प्रहरमा तपाईँले आफ्ना गजलहरूलाई पठाउनका लागि आग्रह गर्दै यतिन्जेलसम्म मलाई प्रविधिमा रहेर साथ दिनुभयो विष्णुजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै आजको यस श्रृङ्खलाबाट म अमृत बिदा हुन्छु नमस्कार गयो रात के भो के भो के भो के भो बिहानी चबाती बाकी अझैला छ मेरो अझैला छ मेरो जवानी चबाकी बाकी जवानी छबा की बाकी जवानी छबा की बाकी गयो रात के भो के भो के भो बिहानी छबा की बाकी हर साँझ भेटो भेटो मिलाए रमो का हर साँझ भेटो भेटो भेटो भेटो मिलाए रमो यो अफिसको कामले पनि दिक्क बनाइसक्यो एकछिन फुर्सद पाउने होइन खाना खाउन त अब साह्रै भोक लागेको छ छैन खाना साना चाडपर्व आइसक्यो छर छिमेकमा अरूले कस्तो राम्रो राम्रो गहना लाएर हिँड्छन् आफू भने तिमी त्यसै नरिसाउ न गहना जस्तो कुरा जहाँ पाए त्यही लिने कुरा पनि त भएन नि त्यसको तपाईँ चिन्तै नलिसियोस् न हजुर हाम्रै यही तुरतुरेमा विश्वासिलो गौतम गहना ज्वेलरी छँदैछ नि अनि यस्तो कुरा पहिल्यै भन्नु पर्दैन त ल भोलि बिहानै जाऊ है अब त खाना पाउँछु होला नि <laughs> गौतम ज्वेलरी विशाल एन्ड विशेष सुनचाँदी पसल भानुवार तुरतुरे तल्लो बजार तनहु विश्वासिलो त छँदैछ साथै स्वदेशी विदेशी कालीगढद्वारा गहनाको डिजाइन मेसिन कटिङ कम्प्युटरद्वारा नापतौल र राशि अनुसारका पत्थर सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर प्रेम गौतम सम्पर्क शून्य पैसठी छ दुई सय तेह्र मोबाइल अन्ठानब्बे चार पैँसठी बयालिस तिन सय अठाइस र अन्ठानब्बे एक एकसठी चौतिस नौ सय उनासी तपाईँकै गाउँठाउँ गौतम गहना ज्वेलरीमा आकर्षक डिजाइनमा सुनचारीका गरगहनाहरू पाइनुका साथै पुराना गरगहना साथी खरिद बिक्री गरिन्छ गौतम गहना ज्वेलरी विशाल एन्ड विशेष सुन चाँदी पसल भानु आठ बजार बजार तनहुँ बिहे होस् या पार्टी अफिस जान होस् या घुम्न गुणस्तरीय सुट त लगाउनै पर्यो नि बरु किन्न पो कहाँ जाने मलाई पनि साडी चाहिएको छ घरमा पर्दा सिरकको खोल अनि आमालाई तातो ओढ्ने सबै लुगा कहाँ पाइन्छ होला सुबला वस्त्रालय डुम्रेमा वर्षौँदेखि गुणस्तरीय कपडाको विक्रेता साथमा सङ्गम सुटिङका आकर्षक सुटको कपडा र घरलाई चाहिने सम्पूर्ण किसिमका कपडाहरू पाइन्छ मैले त सङ्गम सुटिङको गुणस्तरीय सुटको कपडा नै रोजे तपाईँले नि सुबला वस्त्रालय डुम्रे बजार तनहु फोन नम्बर शून्य पैँसठी पाँच असी हजार पैँतिस यसमान चोक दोरी साँझ झरौँ है दोरी साँझ झरौँ है आजको साँझ रमाइलो गरौँ है दोरी साँझमा दोरी साँझमा आउनुहोस् रमाइलो गर्नु है सबको माझमा हे माथि दोहोरी आउनु है दोहोरी आउनु है खानुस् नाच्नुहोस् दोरी गीत गाउनु है दोरी साझमा दोरी साझा आउनुहोस् रमाइलो गर्नु है सबको माझामा दोरी म आउनुहोस् रमाइलो गर्नु है सबको माझामा हजुर दमौलीमै पहिलो पटक एसी सहित सञ्चालन भइरहेको सेतीमादी दोहोरी साँझ हामी कहाँ नेपाली चाइनिज इन्डियन खाजाको परिकार पाउन सक्नुहुनेछ राष्ट्रिय कलाकारको साथमा बसेर दोहोरीको मजा लिन हामी कहाँ आउनुहोस् सेतीमादी दोहोरी साँझ ब्याज दुई गणेश मानचोक दमौली फोन नम्बर शून्य पैँसठी पाँच साठी नौ सय एक अन्ठानब्बे चार साठी बैसाठी छ सय सत्ताइस प्रोपाइटर निकेश लामगाते अब त बुढेसकाल पनि लायो जति उपचार गरे पनि ठिकै भएन अब त मान्छेलाई जस्तो छैन ल किन चिन्ता लिनुहुन्छ हजुरबुबा हाम्रै डुम्रे बजारको मोती हेल्थ क्लिनिकमा सम्पूर्ण रोगको उपचार हुन्छ होइन के भन्छ यो मोती हेल्थ क्लिनिक अरे हो हजुरबुबा यो क्षेत्रमा नभएका धेरै सेवाहरू छन् त्यहाँ त कहलिएका धेरै प्रकारका विशेषज्ञहरू आउँछन् प्रत्येक महिनाको पहिलो शनिबार पेट छाती मुटु र चिनी रोग विशेषज्ञ डाक्टर बद्री प्रसाद उपाध्याय तथा प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर दीपक राज काफले यसै गरी प्रत्येक महिनाको दोस्रो शनिबार नसा मानसिक छारे रोग तथा लागु औषध रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री एवं पुराना family physician MDGP doctor Bharat Thapa यसै प्रत्येक महिनाको तेस्रो शनिबार तथा प्रत्येक बुधबार हाड चोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर हेमन्त मानन्धर स्त्री तथा प्रसिद्ध रोग विशेषज्ञ डाक्टर दीपक राज काफले तथा पेट छाती मुटु चिनी रोग विशेषज्ञ डाक्टर सुभाष सापकोटा यसै गरी प्रत्येक महिनाको चौथो शनिबार छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर शशी राचन नाकान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी तथा पुराना family physician MDGP doctor Bharat थापाका साथै महिनाको पाँचौ शनिबार परेमा पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर बद्री प्रसाद उपाध्याय तथा स्त्री तथा प्रसिद्ध रोग विशेषज्ञ डाक्टर दीपक राज काफले आउँदै हुनुहुन्छ ए हो र त्यसो भए जाम न त मोती हेल्थ क्लिनिक तिरे हाम्रा अन्य सेवाहरू दैनिक बिरामी परीक्षण ल्याब परीक्षण X ray ECG e injection plaster minor operation हरेक शनिबार रेडियोलोजिस्ट द्वारा भिडियो एक्सरेको पनि सुविधा छ साथै हरेक दिन स्वास्थ्य कर्मीबाट स्वास्थ्य परीक्षण गरिन्छ साथै हरेक दिन दाँतको सम्पूर्ण उपचार र हरेक शनिबार आधुनिक मेसिनद्वारा आँखाको उपचार साथै चस्माको जाँच पनि गरिन्छ मोती हेल्थ क्लिनिक डुम्रे बजार तनहौ फोन अन्ठाउन्न शून्य पैँसठी पाँच असी एक सय सत्तरी शीतल शीतलताकी रानी रेडियो बन्दीपुर अठासी तोप्ला आठ